नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच हातसँगै इन्टरनेट लाइनमा W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो दुई बजीको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट संविधान जारी नभएसम्म सभासदहरूलाई गाउँमा नबोलाउन सभामुखको जनतासँग आग्रह आगामी माघ आठमा संविधान जारी गर्न सके स्वर्गीय कोइरालाको आत्माले शान्ति पाउने भनाई नेकपा एमालेको नव महाधिवेशन सुरु हुन एक दिन बाँकी रहँदा अध्यक्ष खुनाल पुनः नेतृत्वमा साने तयारीमा आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नकैको टिप्पणी केन्यामा मालबाग जहाज दुर्घटना हुँदा विमानमा सवार चारैजनाको मृत्यु नाइसियाको सहरमा भएको कार विस्फोटमा कम्तीमा छप्पन्न जनाको स्यान गयो र विश्वकप फुटबलमा क्वार्टर फाइनलको समीकरण पुरा अर्जेन्टिना र बेल्जियम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 सके कोइरालाको आत्माले शान्ति पाउने बताउनुभयो उहाँले भन्नुभयो गिरिजा बाबुलाई साँच्चै के सम्मान गर्ने हो भने संविधान माघ आठ भित्रै जारी गर्नुपर्छ त्यसपछि उहाँको आत्माले शान्ति पाउनेछ सभामुख नेवाङले संविधान निर्माणको काम चलिरहेकाले समयमै संविधान बन्ने विश्वास व्यक्त गर्नुभयो उहाँले भन्नुभयो अघिल्लो संविधान सभाले गरेका कामको स्वामित्व ग्रहण गरिसकेका छौं मलाई विश्वास छ माघ आठ भित्रै संविधान बनेछ कार्यक्रममा कंग्रेस नेत्री सुजता कोइरालाले सबै दललाई मिलाएर लैजाने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताउनुभयो उहाँले संविधान सभा बाहिर र भित्र रहेका सबै दललाई एकसाथ सहमतिमा लिएर अघि बढे मात्रै संविधान समयमै जारी हुने बताउनुभयो उहाँले मुलुकको विकासका लागि क्षेत्रीय नेटवर्क बनाउनु पनि प्रस्ताव गर्नुभयो उहाँले विकासका लागि आफूले कार्य भूमिका निर्वाह गर्न तयार रहेको समेत बताउनु भएको छ भारतको बिहारमा विक्रम सम्मत उन्नाइस सय एकासीमा जन्मिएका स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नब्बेौं जन्म जयन्तीको अवसरमा जीपी फाउन्डेसनले आज विशेष कार्यक्रमको आयोजना गरेको हो नेकपा एमालेको नवौ महाधिवेशन शुरू हुन एक दिन बाँकी रहँदा दक्ष छन् खनालले आफू पुनः नेतृत्वमा सार्ने तयारी गरेको बताउनु भएको छ उहाँले सहमति कायम गरेर आफू नै अध्यक्ष हुने बताउनु भएको हो उहाँले आफूले चार वर्षसम्म नेतृत्व गरिसकेकाले सहमति भएमा फेरि नेतृत्व गर्ने बताउनुभयो अध्यक्ष खनालले आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नगएको पनि टिप्पणी गर्नुभयो उहाँले आफू अध्यक्ष नभई राष्ट्रपतिका लागि पनि तयार रहेको बताउनुभयो यता अध्यक्षका प्रत्याशी दुई माधव कुमार नेपाल र केपी शर्मा ओलीले आशा आफ्नो टिम सार्वजनिक गर्दैछन् नेपाल पक्षले आज प्रज्ञा भ्रमण कमलातीमा उपाध्यक्ष महासचिव सहितका पदाधिकारीको घोषणा गर्दैछ भने ओली पक्षले पनि पत्रकार सम्मेलन गरी पदाधिकारीको सूची सार्वजनिक गर्दैछ भोलिदेखि शुरू हुने नेकपा एमालेको नव महाधिवेशनको उद्घाटन भने रोबोटले गर्नेछ पदाधिकारी चयनमा विवाद भएपछि मकानपुरमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई पक्षले आफ्नै पदाधिकारी घोषणा गरेका छन् दुवै पक्षले जिल्ला अध्यक्ष आफूहरूले पाउनुपर्ने अडान राखेपछि विवाद नमिल्दा समानान्तर कमिटी बनेको हो प्रचण्ड पक्षले नेता प्रेम बहादुर फुलामे छिन्तुङको नेतृत्वमा र बाबुराम पक्षले नेता प्रहलाद लामिसनको अध्यक्षमा पदाधिकारीको नाम घोषणा गरेका छन् दुवै पक्षले आज हेटौडामा छुट्टा पत्रकार सम्मेलन गरेर आफूहरू नै आधिकारिक भएको दावी गरेका छन् प्रचण्ड पक्षको जिल्ला कमिटीमा अध्यक्ष प्रेमबहादुर फुलामी उपाध्यक्ष बलराम बल सचिवमा सरकेश घनाल सहसचिवमा प्रकाश चन्द्र पाण्डे कोषाध्यक्षमा मिना पाखरेन रहनु भएको छ त्यसै गरी भट्टराई पक्षको जिल्ला अध्यक्षमा प्रहलाद सने उपाध्यक्षमा विवेक वैभा सचिवमा ज्योति रायमाझी कोषाध्यक्षमा पुनम भट्टराई रहनु भएको छ उन्चालिस सदस्य जिल्ला कमिटी दुई महिना अघि नै गठन भए पनि पदाधिकारी चयनका लागि पटक पटकको बैठकमा सहमति हुन सकेको थिएन असार पन्ध्रदेखि सत्र गतिसम्म माओवादी जिल्ला कमिटिको बैठकमा पदाधिकारीको विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षले आफै पदाधिकारीको नाम घोषणा गरेका हुन् प्रचण्ड पक्षबाट अध्यक्ष घोषित प्रेमबहादुर कुलामीले आधिकारिक जिल्ला कमिटी आफूर्ने भएको र असन्तुष्टहरूलाई पनि समेटेर लैसाने बताउनुभयो आफूहरूको कमिटीमा उन्चालिसजना जिल्ला सदस्यमध्ये छब्बिसजनाको समर्थन रहेको फुलामीको दावी छ भट्टराई पक्षीबाट जिल्ला अध्यक्ष घोषित प्रहलाद लामिछानेले भने आफूहरूलाई कुनै पनि पदमा नराखी आफू खुसी ढङ्गले पदाधिकारी चयन गरी काली समानान्तर कमिटी गठन गरेको बताउनुभयो नेकपा एमालेका नेता एवं अध्यक्षका प्रत्याशी केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ नेता माधव कुमार नेपालले थिचो मिसो कायम गरेको कडा टिप्पणी गर्नुभएको छ काठमाडौँमा पत्रकारसँगको कुराकानीमा नेता ओलीले वरिष्ठ नेता नेपालले पार्टीभित्र लोकतान्त्रिक अभ्यासना नदिएको र बाहिर बाहिर मात्रै लोकतन्त्रको कुरा गरेको बताउनुभयो अहिले अध्यक्षमा आफ्नो उम्मेद्वार नेपालको सामन्ती थिचो मेसो विरुद्ध भएको ओलीको भनाइ छ विगतमा गणतन्त्र विरोधी भूमिका खेलेको भन्ने नेपाल पक्षको आरोपको खण्डन गर्दै नेता ओलीले माधव नेपालकै नेतृत्व र सोचका कारण राजतन्त्र विरोधी आन्दोलनका विषयमा पार्टी प्रष्ट हुन नसके सकेको आरोप लगाउनुभयो वरिष्ठ नेता नेपाल संविधान सभा विरोधी र राजतन्त्रसँग सहकारी गर्नुपर्छ भन्ने विचारको पक्षपाती रहेको पनि ओलीको दावी छ व्यवस्थापिका संसदमा आज पनि सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ बैठकमा सहभागी सभासदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन् नीति तथा कार्यक्रममाथि सभासदहरूले आफ्नो धारणा राख्ने क्रम सकिएपछि बैठकमा उठेका जिज्ञासा र प्रश्नको कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले जवाब दिने कार्यक्रम छ जवाब दिएपछि आजै नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको छ यसैबीच नेपाली कंग्रेसले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सभासदहरूलाई व्हिप जारी गरेको छ आज बिहान बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सभासदहरूलाई व्हिप जारी गरेको हो अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाव बढेपछि नेपाल आयल निगमको मासिक घाटा चार गुणा भन्दा बढीले बढ्ने परिक्षेपण गरिएको छ भारतीय अयल निगमले जुलाई एक तारिकमा पठाएको मूल्य सूची अनुसार निगमलाई यस महिनामा त्रिपन्न करोड दस लाख रुपियाँ घाटा हुने देखिएको छ अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको भाव बढेपछि आइओसीले पनि भाव बढाएर पठाएको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो आइओसीले जुन सोह्र तारिकमा पठाएको मूल्य सूची अनुसार निगमलाई मासिक बाह्र करोड़ अठासी लाख रुपियाँ घाटा हुने परिक्षेपण गरिएको थियो प्रवक्ता घिमिरेका अनुसार यसअघि निगमलाई पेट्रोलमा दस रुपियाँ बाइस पैसा नाफा रहेकोमा नयाँ मूल्य आएपछि छ रुपियाँ छत्तिस पैसा मात्र नाफा हुने भएको छ त्यस्तै डिजेलमा बयालिस पैसा नाफा रहेकोमा अहिले तीन रुपियाँ अठाइस पैसा घाटा पर्ने भएको छ सबैभन्दा बढी खाता खाना पकाउने एलपी ग्यासमा बढेको छ पछिल्लो मूल्य सूची अनुसार निगमलाई ग्यासमा पाँच उनानब्बे रुपियाँ अठासी पैसा घाटा हुनेछ यसअघि निकमलाई ग्यासमा पाँच सय उन्साठी रुपियाँ त्रिहत्तर पैसा मात्र घाटा रहेको थियो मटी तेलको भावमा भने कुनै फेरबदल नभएको प्रवक्ता घिमिरेले बताउनुभयो नयाँ मूल्य सूची अनुसार निकमलाई पेट्रोलमा बाह्र करोड त्रिहत्तर लाख रुपियाँ नाफा हुनेछ भने डिजेलमा चौबिस करोड साठी लाख रुपियाँ नोक्सानी हुने भएको छ त्यस्तै मटीतेलमा तीन करोड एकचालिस लाख हवाई इन्धन आन्तरिक उडान तर्फ एघार करोड चौ चौसठी लाख र अन्तर्राष्ट्रिय तर्फ बत्तीस करोड एक्काइस लाख रुपियाँ नाफा हुने निगमको परिक्षेपण छ ग्यासमा सबैभन्दा बढी अठासी करोड अडचालिस लाख घाटा हुने देखिएको छ निगमका अनुसार अहिले नेपालमा पेट्रोल मासिक बिस हजार किलोमिटर किलो लिटर डिजेल पचहत्तर हजार किलो लिटर मटितेल दुई हजार पाँच सय किलो लिटर हवाई इन्धन दस हजार किलो लिटर खपत हुँदै आएको छ ग्यास मासिक पन्ध्र लाख सिलिन्डर खपत हुँदै आएको निगमले सुनाएको छ अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ नेपाल क्रिकेटका प्रशिक्षक मुख्य प्रशिक्षक दास दासनायकको करार अवधि एक वर्ष थप गर्ने सरकारको निर्णयप्रति तपाईँको विचार के छ यस सही निर्णय बे सरकारको कर्तव्य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 त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम बत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम बाइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अब अन्तर्राष्ट्रिय समाचार केन्यामा एक मालबाग जहाज हवाई जहाज दुर्घटना हुँदा विमानमा सवार चारैजनाको मृत्यु भएको छ राजधानी नैरोबीको मुख्य विमानस्थलबाट उडेको केही बेरमा नै विमान एक व्यापारिक भवनमा ठुक्किएर दुर्घटना भएको केन्या एयर एयरपोर्टका अधिकारीहरूले जनाएका छन् पूर्वी नाइजेरियाको मैगुरी सहरको एक व्यस्त क्षेत्रमा भएको कार बम विस्फोटमा कम्तीमा जनाको मृत्यु भएको छ विस्फोटमा थुप्रै व्यक्ति घाइते भएको सिभिलियन ज्वाइट टास्क फोर्सका नेता शाब्दिक अब्सा तिजनीले बताएका छन् विस्फोटबाट धेरै जसो शव विच्छेद भएको उनले जानकारी दिएका छन् हमलाको कसैले पनि जिम्मेवार नलिए पनि बोको हमला गरेको हुन सक्ने आशंका गरिएको छ अधिकारीहरूका अनुसार त्यस क्षेत्रमा स्थानीय नागरिकहरू सरकारी सेना तथा प्रहरीसँग मिलेर श्रमपन्थी संगठन बोको हराम विरुद्ध प्रत्याक्रममा जुटेका छन् उता इस्लामी श्रमपन्थी संगठनका नेताले इस्लामी राज्यको गठनमा मतदान गर्न अपिल गरेका छन् आइएसआइएसका नेता अबु बकर अल बगदादीले मुसलमानसँग इराक र सिरिया गई इस्लामी राज्यको गठनमा मतदान गर्न अपिल एक अडियो सन्देश मार्फत गरेका हुन् बगदादले मुसलमानसँग इस्लामी स्टेट आउनको निमन्त्रणा दिँदै यो आफ्नो कर्तव्य भएको बताएका छन् खेल समाचार विश्वकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गर्ने सबै टिमको टुङ्गो लागेको छ आज बिहान र गै राति गरी दुई टिम अन्तिम आठमा प्रवेश गरेसँगै समीकरण पूरा भएको हो विश्वकप फुटबल अन्तर्गत क्वार्टर फाइनलका खेल शुक्रबारदेखि सुरु हुनेछ शुक्रबार राति पाउने दस बजे जर्मनी र फ्रान्स तथा पाउने दुई बजे ब्राजिल र कोलम्बिया भिड्नेछन् त्यस्तै शनिबार राति पाउने दस बजे अर्जेन्टिना र बेल्जियम तथा पाउने दुई बजे नेदरल्यान्ड्स र कोस्टारिका भिन्नेछन् दिउँसो दुई बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक संविधान जारी नभएसम्म सभासदहरूलाई गाउँमा नबोलाउन सभामुखको जनतासँग आग्रह आगामी माघ आठमा संविधान जारी गर्न सके स्वर्गीय कोइरालाको आत्माले शान्ति पाउने भनाई नेकपा एमालेको नव महाधिवेशन शुरू हुन एक दिन बाँकी रहँदा अध्यक्ष खनाल पुनः नेतृत्वमा साने तयारीमा आफू प्रतिस्पर्धाको मैदानबाट बाहिर नगएको टिप्पणी केन्यामा मालबाग हवाई जहाज दुर्घटना हुँदा विमानमा सवार चार एकजनाको मृत्यु नाइजेरियाको सहरमा भएको कार बम विस्फोटमा कम्तीमा सनाको ज्यान गयो र विश्वकप फुटबलमा क्वार्टर फाइनलको समीकरण पुरा अर्जेन्टिना र बेल्जियम अन्तिम आठमा प्रवेश अवस्थ दिउँसो दुई बजेको अर्पण समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरूम बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ multi multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने मल्टी मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल